गोर्खा सैनिकहरूको समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन राजदूत नियुक्ति चाँडै गर्ने परराष्ट्र मन्त्री महतको भनाई आन्दोलन गर्न जनजातिलाई सभामुखको आग्रह नेवी संघले सोभियु चुनावलाई अभियानका रूपमा अघि बढाउने बंगलादेशको क्याफेमा बाइसोनाको हत्यामा संलग्न मुख्य आक्रमणकारी मारिए बोकोहरामको हिंसामा चौध लाख बालबालिका विस्थापित र बी डिभिजन लिग फुटबलमा न्यू रोड शीर्ष स्थानमा उक्लियो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की खबर अब विस्तारमा सुन्नुहोस् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोर्खा सैनिकहरूको समस्या समाधानका लागि कूटनीतिक रूपमा पहल थाल्ने आश्वासन दिनुभएको छ आफ्नो सरकारी निवासमा आज पुगेको पूर्व गोर्खा सैनिकहरूको टोलीले बेलायत सरकारले गरेको विभेद सरकारी स्तरबाट छलफल गरी हटाइदिन प्रधानमन्त्रीसँग आग्रह गर्नु भएको थियो भेटमा प्रधानमन्त्रीले आफ्नो स्थानबाट समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो यसअघि पनि आफूले गोर्खा सैनिकका मागका सम्बन्धमा कुरा उठाइसकेको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले गोर्खा सैनिकको माग जायज भएको बताउनुभयो प्रधानमन्त्री प्रचण्डको भेटमा पूर्व गोर्खा टोलीले पच्चीस वर्षदेखि आफूहरू बेलायत सरकारसँग वार्तामा बसे पनि समस्या समाधान नभएको जानकारी गराएका थिए वर्षौंदेखि प्रयास गर्दा पनि कुरा नमिलेको भन्दै टोलीले सरकारी तहबाटै वार्ता गरी समस्या समाधानको पहल गर्न आग्रह गरेको हो परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतले रिक्त रहेका छिमेकी मुलुक भारत सहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्त हुने बताउनु भएको छ आज रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा मन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमण अगावै भारतका लागि राजदूत नियुक्ति गर्ने बारे कुराकानी भइरहेको जानकारी दिनुभयो मन्त्री महतले विश्वासका आधारमा भएर छिमेकी भारत र चीन लगायतका मुलुकहरूसँग सम्बन्ध विकसित गर्ने पनि जानकारी दिनुभयो आर्थिक रूपले प्रगति गरिरहेका दुई ठूला छिमेकी राष्ट्र भारत र चीनबाट नेपालले बढ़ी भन्दा बढ़ी फाइदा लिन सक्ने गरी विश्वासको आधारमा सम्बन्ध विकसित गरी अघि बढ़ने उहाँको भनाइ थियो नेपालको आफ्नो राष्ट्रिय स्वार्थलाई सुरक्षित राख्दै छिमेकीहरूका चिन्ता र चासोलाई सम्बोधन गर्ने र विश्वासमा आधारित रहेर सम्बन्ध विकास गर्ने सरकारको प्राथमिकता भएको उहाँले बताउनुभयो सभामुख अन्सरी घरतीले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै त्यसका लागि आन्दोलन गर्न आदिवासी जनजातिलाई आग्रह गरेकी छिन् आदिवासी जनजातिले उठाएका राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीको मागप्रति आफ्नो पूर्ण समर्थन रहेको भन्दै संविधानमा टेकेर अधिकार प्राप्तिका लागि आन्दोलन गर्न आग्रह गर्नुभयो आदिवासी जनजाति सम्बन्ध संस्थाले आज काठमाण्डुमा गरेको संविधान संशोधनमा आदिवासी जनजातिका सवाल विषयक अन्तर्क्रियामा सभामुख घरतीले विभिन्न राजनैतिक दलका सभा सांसदका सामु अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफूले साथ दिने समेत बताउनुभयो नेवी संघले सोबियु चुनावलाई अभियानका रूपमा अघि बढाउने भएको छ नयाँ कार्य समितिको पहिलो बैठकले विश्वविद्यालयमा सोबियु चुनाव गर्न अभियान नै थाल्ने निर्णय गरेको हो यस्तै बैठकले विश्वविद्यालयमा राजनैतिक भागबण्डाका आधारमा नभई प्राज्ञिक व्यक्तिलाई प्रतिस्पर्धाको आधारमा उपकुलपति नियुक्त गर्नुपर्ने माग पनि राखेको महामन्त्री कुन्दन राज काप्रेले जानकारी दिनुभयो नेभी संघले अब विश्वविद्यालयलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रूपमा विकास गर्नुपर्ने जोड़ दिएको छ शुक्रबार र शनिबार दुई दिन काठमाण्डुमा बसेको बैठकले महाधिवेशन गर्न योगदान गर्ने पूर्व कार्य समिति पार्टीको निर्देशक समिति लगायत सबैलाई धन्यवाद पनि दिएको महामन्त्री काफ्ले बताउनुभयो डडेलधुरामा रहेको सुदूरपश्चिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ वार्षिक साधारण सभामा सहकारीले गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा एक करोड़ अठाइस लाख सडसठी हजार चार सय बयालिस बराबरको कारोबार गरेको जनाएको छ एक सय पचासी जना शेयर सदस्य रहेको संख्यामा निक्षेप बचत दैनिक बचत एसिक बचत महिला बचत बाल बचत र आंशिक बचत गरी एक वर्षको अवधिमा उक्त कारोबार भएको साधारण सभामा जानकारी गराइएको थियो सहकारी संस्था विगतको एक वर्षको अवधिमा दुई लाख सोह्र हजार मुनाफा गर्न सफल भएको समेत जनाइएको थियो शेयर सदस्यलाई दुई लाख सात हजार एघार रूपियाँ ब्याज समेत वितरण गरिएको छ साथै आज सम्पन्न साधारण सभामा सातजना सदस्यलाई सम्मान गरिएको छ सम्मानित हुनेमा चारजना असल कारोबारी र तीनजनालाई समयमै बचत गर्ने असल बचतकर्ताहरूलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको सहकारी संस्थाले जनाएको छ सम्मानित हुनेमा असल कारोबारीमा बलबहादुर गुरूङ छत्र साउद पदमराज जैसी र सन्दीप पन्त रहेका छन् भने असल बचतकर्तामा रविन्द्र केसी भवानी दत्त अवस्थी र शम्भु प्रसाद अवस्थी रहेका छन् साधारण सभाले आगामी एक वर्षको कार्ययोजना निर्माण गरी सम्पन्न भएको सहकारी संस्थाका सचिव तुलाराम पनेरूले जानकारी दिनुभएको छ अब देश बाहिरका खबर बंगलादेशको राजधानी ढाका स्थित एक क्याफेमा बाइसजनाको हत्यामा संलग्न मुख्य आक्रमणकारी तमिम चौधरी प्रहरी कारवाहीमा मारिएका छन् उक्त आक्रमणमा मास्टर माइण्ड सँगै अरू तीनजना शंकास्पद लडाकु पनि मारिएको त्यहाँको प्रहरीले जनाएको छ चौधरी सन् दुई हजार तेह्रमा क्यानेडाबाट बंगलादेश फर्किएका थिए बंगलादेशकै इतिहासमा भयानक मानिएको उक्त आक्रमण बा आक्रमणकारीले बाह्र घण्टासम्म क्यापेमा रहेकाहरूलाई बन्धक बनाएको थियो पछि प्रहरी कारवाहीमा छ जना बन्दुकधारी मारिएका थिए भने एकजना पक्राउ परेका थिए अफ्रिकी देशमा विद्रोही संगठन बोको हरामको हिंसात्मक गतिविधिका कारण चौध लाख बाल बालिका विस्थापित भएको संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले जनाएको छ नाइजेरिया क्यामरून चाड र नाइजरमा बोको हरामका कारण मानवीय अवस्था संकट रहेको र लाखौं बालबालिका विस्थापित भएको युनिसेफले उल्लेख गरेको छ कम्तीमा दस लाख बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा फँसेको र उनीहरूसम्म पुग्न समस्या भइरहेको युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ अब अन्तमा एउटा खेल खबर राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबलमा न्यूरोड टीम एनआरटी शीर्ष स्थानमा उक्लिएको छ लिगको तेस्रो खेलमा आज बोइज युनियन क्लबलाई दुई ले पराजित गर्दै एनआरटी सात अंक सहित शीर्ष स्थानमा उक्लिएको हो यसअघि मध्य युथ एसोसिएसनसँग एक एकको बराबरी खेलेसँगै एनआरटीलाई झट्का लागेको थियो आजकै अर्को खेलमा मध्यपुरले लगातार दोस्रो खेलमा अङ्क बाँड्ने क्रममा पोखरी कर्नर टिम आरसिटीसँग एक एक गोलको बराबरी खेलेको छ यो बराबरीले आरसिटी गोल अन्तरमा एनआरटीसँग पछि पर्दै दोस्रो स्थानमा झरेको छ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षक पुनः एकपटक गोर्खा सैनिकहरूको समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन राजदूत नियुक्ति साँडै गर्ने परराष्ट्र मन्त्री महतको भनाई आन्दोलन गर्न जनजातिलाई सभामुखको आग्रह नेबी संघले सोबिउ चुनावलाई अभियानका रूपमा अघि बढाउने बंगलादेशको क्याफेमा बाइस जनाको हत्यामा संलग्न मुख्य आक्रमणकारी मारिए बोकोहरामको हिंसामा चौध लाख बाल बालिका विस्थापित र बी डिभिजन लिग फुटबलमा न्यू रोड टिम शीर्ष स्थानमा उक्लियो हौस् समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्राविधिक सहयोगी सुरेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यो सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचारको बुलेटिनको समय सकिएको छ हाम्रो भेट भोलि बिहान सात बजे हुने नै छ आजलाई समाचार कक्षका सम्पूर्णसँगै म प्रकाश पार्के पनि विदा हुन्छु नमस्कार शुभरात्री